हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो हामी आज पनि उपस्थित भइसकेका छौँ म मदन भण्डारी रहनेछु रातको एघार बजेसम्म तपाईँहरू समक्ष अनि मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिनुहुनेछ तपाईँले एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरङ्गमा हामीलाई पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर पनि तपाईँले हाम्रो पात्रको रेडियो लिस्टमा गएर भिजन सर्च गरेर सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता पोल्दा छाती घरिघरि बाको सम्झनाले पोल्दा छाती घरिघरि बाको सम्झनाले बित्यो जीवन कठैभरि बाको सम्झनाले आफ्नै छोरा बुहारीको वचन सुन्छु जब हुन्छ आँसु आँखाभरि बाको सम्सनाले हुन्छ आँसु आँखाभरि बाको सम्सनाले यो मुक्तक मुक्तकार केशव साईजीको खरी गैरा दैलेख उहाँको घर हो केशव साईजीका यिनै मनसुने मुक्त खराबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आजकै यो व्यवसायमा तपाईँहरूले नै पठाउनुभएका धेरै मुक्त खरबहरू मसँग छन् तपाईँले मुक्तकमाला at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ अनि त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु र सँगसँगै पोखरामा हुन गइरहेको मुक्तक महोत्सव दुई हजार चौरात्तरको पनि हामी चर्चा गर्नेछौ टेलिफोन सम्पर्कमा मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलजीसँग हामी कुराकानी गर्नेछौ केही समयपछि कुराकानी गर्नेछौ उहाँलाई कार्यक्रममा हामी ल्याउनेछौ अललाई भने तपाईँहरू केही मुक्तक म लिन चाहन्छु कार्यक्रममा मुक्तक नै बोल्छु ल बहिनी बिर्सिएर अनि मामा बिर्सिएर आहा बहिनी बिर्सिएर अनि मामा बिर्सिएर कतिसम्म गरौँ मैले धामा बिर्सिएर माफ गर तिमीलाई माया गर्न सक्दिनँ म जन्म दिने आफ्नै बाउ आमा बिर्सिएर जन्म दिने आफ्नै बाउ आमा बिर्सिएर ओहो हो यो मुक्तक विजय राणा भाटजीको तनहु उहाँको घर हो मुक्तकार विजय राणा भाटजी बडो मिठो मुक्तक लेख्नुहुन्छ विजय राणा मुक्त खराबहरूसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ सहदेव चौधरीजीको सबै उस्तै हुन्छन् भनी मान्नु हुँदैन सबै उस्तै हुन्छन् भनी मान्नु हुँदैन सोच फरक हुन्छ एउटै ठान्नु हुँदैन आज मेरो पालो भोलि उसको आउला त्यसैले कसैलाई वचनले हान्नु हुँदैन त्यसैले कसैलाई वचनले हान्नु हुँदैन सहदेव चौधरीजी सुनवल नगरपालिका एघार बलुहवा नवल परासीका मुक्तकार अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ श्रोता सौगात रिजालजीको बुझ्नु पर्नेले किन आँखाको इसारा बिर्सन्छन् बुझ्नु पर्नेले किन आँखाको इसारा बिर्सन्छन् देखाउँछन् सब आ आफ्नै पारा बिर्सन्छन् तिरस्कारको बदलामा उपकार दिँदा मैले प्यास मेर्छन् अनि सबले धारा बिर्सन्छन् प्यास मेर्छन् अनि सबले धारा बिर्सन्छन् सौगात्री चालजी भूमिस्थान छ सिमले धादिङका मुक्तकार हाल उहाँ युएमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ सिसा चौधरीजीको सम्सनाका तरेली जब आँसुको छाल बनेर छल्कियो सम्सनाका तरेली जब आँसुको छाल बनेर छल्कियो मुटुभित्रका हरेक पीडाहरूले खुसीलाई चुनौती दियो थकित भई जिन्दगीको यात्रामा विश्राम गर्न खोज्दा रुवावासी भो गाउँघरमा पर खोलामा आसन सीता थियो रुवावासी भो गाउँघरमा पर खोलामा आसन सीता थियो सिसा चौधरीजी बिर्तामोड झापाबाट उहाँ यसरी हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ प्रजित कुँवरजीको बेचिए नदीनाला भोलि ताल बेचिदिन सक्छन् बेचिए नदीनाला भोलि ताल बेचिदिन सक्छन् तराई पहाड गर्दै फेरि हिमाल बेचिदिन सक्छन् के भरोसा जिब्रोमा लगाम छैन देश बनाउनेको भोलि स्वाभिमानसँगै नेपाल बेचिदिन सक्छन् भोलि स्वाभिमानसँगै नेपाल बेचिदिन सक्छन् प्रजित कुंवरजी बानपा चौध बायाँ खोला सिक्रे स्याङ्जाका मुक्तकार आउँदै गर्नुहुन्छ मिठो माया लिएर हामीहरू समक्ष यसरी नै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सीमन्त राईजीको आश्वासनको झुटो नारा आशा सम्झी बसेकै छु आश्वासनको झुटो नारा आशा सम्झि बसेकै छु केही हुन्छ कि अब भन्दै कस्नु कम्मर कसेकै छु काम भन्दा भोग्छन् धेरै लगाम हातमा परेपछि जानै लाग्यो परान कठै आफ्नो ज्यानलाई डसेकै छु जानै लाग्यो परान कठै आफ्नै ज्यानलाई डसेकै छु पहिलोपटक श्रीमन्त राईजी यसरी हामीहरू समक्ष आउनुहुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अब पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ सौरभ ओलीजीको मुक्तक मसँग रहेको छ बागचौर सात सल्यान उहाँको घर हो हाल काठमाडौँ म विद्यार्थी भन्नुभएको छ सौरभ ओलीजीको मुक्तक मुक्तकसँगै पहिलो सङ्गीत कोसेली तपाईँलाई श्रोता सोचे भन्दा जीवन फरक रहेछ सोचे भन्दा जीवन फरक रहेछ मेरो र उनको मन फरक रहेछ यात्रामा समयले बताउँदै गयो वास्तविकता त छन् फरक रहेछ वास्तविकता त छन् फरक रहेछ आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ पलमै उत्रिन्छ पलमै डुब्छ पलमै उत्रिन्छ पलमै डुब्छ वारी न पारी भएको छ वारी छन् पर पर्दैन रे मैले हिँडेको बाटो हिँडे भन्छन् साहित पर्दैन रे मैले हिँडेको बाटो हिँडे भन्छन् साहित पर्दैन रे मैंने हीरे को बाटो हीरे मन संसारी तर कर दैन रे कर मारा भाग्य लेखा गे तो मेरो किनारी भाको छ मेरो किनारी saga sada saga sa ni da ni da ni da pa saga sa pa saga sada saga sa ni da sa ni kina kudiya da da ni da ma ga re da ga ma pa da ga ma pa sa ga ma pa मगमगाउँदै सुबास छर्ने सुबास छर्ने छर्ने छर्ने छर्ने छर्ने झरने मगमा गाँव सुबास देखे को सपना मगमा गाँव सुबास देखे को सपना सपना आधी हुरी असिनाले छुटेको फुलबारी भएको छ छुटेको फुलबारी भएको छ आफ्नै सौरभ ओलीजीका करा परिसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा काट्य मुक्तक माला तपाईँ सुनिरहनु भएको छ अनि म मुक्तक तपाईँहरूकै लिइरहेको छु आकर्षक तनले तान्नेहरूलाई कारवाही हुनुपर्छ आकर्षक तनले तान्नेहरूलाई कारवाही हुनुपर्छ र मोहिनी बोली जान्नेहरूलाई कारवाही हुनुपर्छ बन्दुकले गोली ठोक्नेहरूलाई मात्र होइन सरकार यहाँ नचरले बाँड हान्नेहरूलाई कारवाही हुनुपर्छ यहाँ नचरले बाँड हान्नेहरूलाई कारवाही हुनुपर्छ नचरको बाणले घाइते यसरी मुक्तकार हुनुभएको छ जय किशन अधिकारी देवतह नगरपालिका साथ रूपन्देही उहाँको घर हो मुक्तकार जय किशन अधिकारी बडो फुर्तिलो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै हामीहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ सुमन आइडोजीको यो मनमुटु चल्दैछ धड्कन जल्दैछ ओहो यो मनमुटु जल्दैछ धड्कन जल्दैछ अनि बिस्तारै बिस्तारै जीवन चल्दैछ तिमी चाँडै आऊ प्रिया दमकल बनेर यहाँ मायाको चितामा सुमन जल्दैछ यहाँ मायाको चितामा सुमन जल्दैछ सुमन आइडुजी इलाम नयाँ बजारका मुक्तकार यसरी आउनुभयो यो पाला हामीहरू समक्ष अर्को मुक्तक मसँग छ श्रोता बिरोज खनालजीको मनमा खुसीको बहार आउन नपाउँदै मनमा खुसीको बहार आउन नपाउँदै दुखी जीवनमा सुख छाउन नपाउँदै एउटा छोडी अर्को प्रेमी रोज्दै हिँड्नेले दुःख पाए रुन्छौ एक दिन माया लाउन नपाउँदै दुःख पाए रुन्छौ एक दिन माया लाउन नपाउँदै बिरोज खनालजी बिर्तामोड साथ बिरान झापाका मुक्तक मन आउँदै गर्नुहुन्छ उहाँ पनि हामीहरू समक्ष यसरी अर्को मुक्तक छ मसँग सुनिल राणा बिरहीजीको बुझ्नुपर्ने यिनै नारी हुन् जलाउनु अगाडि बुझ्नुपर्ने यिनै नारी हुन् जलाउनु अगाडि जिउने मर्ने दिनै नारी हुन् जलाउनु अगाडि कसैको छोरीलाई जलाउनेहरूले सोच्नुपर्ने मेरी आमा पनि तिनै नारी हुन् जलाउनु अगाडि मेरी आमा पनि तिनै नारी हुन् जलाउनु अगाडि ओहो यो मार्मिक मुक्तक सुनिले राणा बिराहिसीको नपाका तिन सल्यान उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता विमन किराँतीजीको हजुरसम्म आएर सकिने रहर्छ हजुरसम्म आएर सकिने रहर्छ थाहा छैन यहाँसँग के मरि के झहर्छ मन त भन्छ त्यतै ताइरहँ थाइरहँ कायल नसाकु निशानी कहर्छ थाहा छैन यहाँसँग के मरि के झहर्छ विमन किराँतीजी जापान हुनुहुन्छ अहिले नेपालको ठेगाना कता हो कुन्नी उहाँले लेख्नु भएन पहिलो पहिलोपटक आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक अन्जान यात्रीजीको श्रोता मसँग रहेको छ थिएन यो जिन्दगी केही प्रगति थिएन थिएन यो जिन्दगी केही प्रगति थिएन थियो तर थोरै थियो तिम्रो जति थिएन त्यसैले त मैले मुटु झिकेर दिएको हुँ तिमीले मागेछ तिमीसँग सम्पत्ति थिएन तिमीले मागेछ तिमीसँग सम्पत्ति थिएन अन्जान यात्रीजी सल्यान उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ मुक्तक मालामा नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी अर्को मुक्तक मसँग छ श्रोता कतिवटा खेमजीको धनी भएर सधैँ गरिबमाथि निज व्यवहार गर्छन् धनी भएर सधैँ गरिबमाथि निज व्यवहार गर्छन् तिनैलाई तिरस्कार अन्याय नि अत्याचार गर्छन् कानून पनि गरिबकै लागि बनेको छ मेरो देशमा धनीले अपराध गरे सरकारले नै जय जयकार गर्छन् धनीले अपराध गरे सरकारले नै जय जयकार गर्छन् खतिवटा खेम फिदिम एक पाँच तर उहाँको घर हो मुक्तकमा मुक्तकिलो बाण उहाँले यसरी प्रहार गर्नुभयो अर्को मुक्तक मसँग छ श्रोता नवराज इटनिजीको ज्वालामुखी साथ धादिङ उहाँको घर हो हामी कार्यक्रममा सँगसँगै अर्को एउटा गीत पनि सुन्नेछौँ मैले प्रविधि संयोजनका मित्रलाई गीत तयारी अवस्थामा राख्नको लागि अनुरोध गरेँ अबको क्रममा नवराज इटनिजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको कोसेली तपाईँलाई श्रोता तिमी घाम हुम तिम्रे छाया भन्नेले भुलेकी से तिमी घाम हुम तिम्रे छाया भन्नेले भुलेकी से हुनेछु सधैँ तिम्रै दायाँ बायाँ भन्नेले भुलेकी से हो आज उही सम्झनामा मात्रै आउने गर्छे मार्ने छैन कदापि तिम्रो माया भन्नेले भुलेकी से मार्ने छैन कदापि तिम्रो माया भन्नेले भुलेकी से छोडेर जाने निष्ठुरी भन्यो कुन बाटो रोज्दैछौ एउटा दिल तोडेर अर्को कुन दिल जोड्दैछौ छोडेर जाने निष्ठुरी भन्यो कुन बाटो रोज्दैछौ एउटा दिल तोडेर अर्को दिल जोड्दैछौ शीत झै जोवन पातैको माझा शीत झै जोवन पातैको माझा कति हाँस्दैछौ यो माया मारी बाँचेर पनि के चाहिँ लाँदैछौ के चाहिँ लाँदैछौ पर्यो नि मुटु लेख्दैमा तिम्रो ना हजार गाँठो पर्यो नि मुटु लेख्दैमा तिम्रो ना तोडेर गयो बाछा र बन्धन प्रीतिको चारै धाम तोडेर गयो बाछा र बन्धन प्रीतिको चारै धाम इमानका कुरा जमानका कुरा के चाहिँ छौ यो माया मारी बाँचेर पनि के चाहिँ लाँदैछौ के चाहिँ लाँदैछौ मन चाहिन्छ हिलोमा फुल्छ कमल तरा देख्ने मन चाहिन्छ यो चोखो माया लाउनलाई चोखो आत्मा पो चाहिन्छ यो चोखो माया लाउनलाई चोखो आत्मा पो चाहिन्छ आत्मा नै बेची आफूलाई ठुलो के चाहिँ भन्दैछौ यो माया मारी बाँचेर पनि के चाहिँ लाँदैछौ के चाहिँ लाँदैछौ छोडेर जाने निष्ठुरी भन्दैौ कुन बाटो रोज्दैछौ एउटा ढिल तोडेर अर्को दिल जुड्दै शीत झै जोवन पातैको माझा शीत झै जोवन पातैको माझा कतिन्ज हाँस्दै यो माया मारी बाँचेर पनि नवराज इटानीजीको मुक्तकसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा कार्यक्रम मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ श्रोता अनि सुन्ने चाह मनभर हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामचरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ अब भने श्रोता हामी थोरै मुक्तक महोत्सव दुई हजार चौरात्तरको चर्चा गर्नेछौँ चैत्र बाइस तेइस र चौबिस गते पोखराको साइमन पार्टी प्यालेसको सभा हलमा हुन गइरहेको मुक्तक महोत्सव दुई हजार चौरात्तरको तयारी के कस्तो भइरहेको छ कार्यक्रममा विशेष के रहनेछ त्यस विषयमा कुराकानी गर्नको निमित्त अहिले मसँग टेलिफोन सम्पर्कमा मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जल हुनुहुन्छ म उहाँसँग कुराकानी गर्नेछु टेलिफोन सम्पर्कमा मुक्तकार प्राञ्जल प्राञ्जलजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद मदनजी हामी सोझै विषयवस्तुतर्फ नै लागौँ छोटो कुराकानी गरौँ मुक्तक महोत्सवको तयारी कस्तो चल्दैछ लगभग अन्तिम चरणमा छ भनौँ अब यस दिन पनि नजिक आइसकेको छ धेरै दिन अब बाँकी छैन त्यो हिसाबले सबै कामहरूलाई अब अन्तिम अन्तिमतिर लगिरहेछ हजुर के कस्ता कार्यक्रम रहनेछन् महोत्सवमा प्राञ्जलजी महोत्सवमा यो स्वागत परिषदमा कार्यक्रम तथा गोष्ठी रहनेछ बाहिरबाट आउने संस्थाहरूसँग हजुर हजुर त्यो एउटा क्लोज प्रोग्राम पनि हो हजुर तेइस गते एघार बजेबाट हामीले दोस्रो दिनको कार्यक्रम सुरु गर्छौँ एघार बजे लगत्तै त्यस पछाडि सुरु भएपछि हाम्रो पहिलो सेसन रहन्छ यो मुक्तकमञ्च पोखराले प्रकाशन गरेका मुक्तक सङ्ग्रहहरूमाथिको समीक्षात्मक कार्यक्रम रहने गर्छ रहनेछ लगभग आठ नौवटा पुस्तकहरू सङ्ग्रहहरूमाथि फरक फरक व्यक्तिहरूले समीक्षा गर्नुहुनेछ त्यस पछाडि अर्को सेसन रहनेछ यो सैद्धान्तिक बहस मुक्तक सम्बन्धी जसमा प्यानलिस्टको रूपमा चेतन कार्की डाक्टर मुरारी पराजुली दिपक समीप रहनुहुनेछ भने मोटिभेट गर्नुहुनेछ सञ्जीव पौडेल जो मुक्त मञ्च पोखराका पूर्व अध्यक्ष पनि हुनुहुन्छ हजुर हजुर त्यसपछि आजीवन सदस्यहरूलाई प्रमाणपत्र लगायतका अन्य कार्यक्रमहरू त सबै छन् र चौबिस गति सबैभन्दा महत्वपूर्ण दिन हो भन्छु त्यो दिन हाम्रो पहिलो सेसन यो पुरस्कार अर्पणको सेसन रहन्छ मुक्तमञ्च पोखराले दुई वर्षको अन्तरालमा मुक्तकमा लागेका एकजना मूर्धन्य स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्छ र त्यसमा योपालि स्वरभक्त जो नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति पनि हुनुहुन्छ पुराना मुक्त स्रष्टा उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको छ अथवा भनौँ यसपालिको राष्ट्रिय मुक्त पुरस्कार दुई हजार चौहत्तर उहाँलाई प्रवान गर्ने निर्णय गरेको छ संरक्षण नीतिले त्यो अर्पण गर्ने कार्यक्रम रहन्छ त्यस पछाडि दोस्रो सेसनमा पुस्तक विमोचन सेसन रहेको छ जहाँ मुक्तक मञ्च पोखराका पूर्व अध्यक्ष सञ्जीव पौडेलद्वारा रचित मुक्तकहरूको संशोधन यानि मुक्तक सङ्ग्रह हामीले विमोचन गर्छौँ र त्यस पछाडि अन्तिम सेसन रहने चाहिँ वाचनको वाचनमा करिब चालिसजना पोखराभित्र र पोखरा बाहिरका गरेर चालिसजना करिब करिब चालिसजना स्रष्टाहरूको हामीले मुक्तक सुन्छौँ हरेक सुरक्षाहरूको तिनवटाको दर त्यो दिन मुख्य कार्यक्रमहरूको सेसन यो रहेको छ त्यस पछाडि अब मायाको चिन्ह प्रमाणपत्रहरूको वितरण त छँदैछ मलाई थोरै जान सँगै मन लाग्यो कार्यक्रमको सोच चाहिँ कसरी बनाउनु भयो तपाईँहरूले यो होइन यस्तो भयो टुक्रे टुक्रे कार्यक्रमहरू भइराखेकै थिए कहिले के कहिले के अब योभन्दा फरक के गर्ने त हजुर हजुर अब विशेष गरी मैले कार्यकाल यो नेतृत्व लिइसकेपछि यो कार्यकालको नयाँ के गर्ने फरक कसरी गर्ने अब आम ट्रेनकै कार्यक्रम मात्र कति गरिराख्ने विशेष वाचन या समीक्षा विमोचन अन्त होइन यसलाई कम्बाइन्डली एक ठाउँ व्यवता कि पोखरा बाहिर आएको मान्छेहरूले सबै कार्यक्रमहरू हेर्न सक्छ अथवा एउटा ग्रान्ड प्रोग्राम गरौँ भनेर कन्सेप्ट जाँदा जाँदै मुक्तक मेला मुक्तक उत्सव लगायतका कार्यक्रमहरूका कुरा आइरहेको छ र त्यसो हो भने मुक्तक महोत्सवमा जाउँ भनेर अब हामीले मुक्तकको पनि किन महोत्सव नगर्ने भन्ने हिसाबले लामो छलफल लामो मन्थन पछि हामी यो निर्णयमा पुग्यौँ अब यो भयो पर्दा अगाडिको कुरा हजुर हजुर पर्दा पछाडि धेरै अप्ठ्याराहरू छन् धेरै परिस्थितिसँग मुक्तक मञ्च पोखरा जुझ्नुपर्ने हुन्छ अनि विशेष त आर्थिक स्रोत पनि हो कसरी व्यवस्थापन गर्नुभएको छ प्राञ्जलजी आर्थिक व्यवस्थापनलाई अब यस्तो संस्थागत सहकार्य पनि गरेका छौँ होइन हजुर हजुर जस्तो रोट्रा क्लब अफ हिल जहाँ जो सामाजिक क्षेत्रमा काम गर्ने संस्था हो ऊ पनि सहायकको रूपमा छ त्यसै गरी महानगरपालिका रह्यो अन्य व्यापारिक प्रतिष्ठानहरू ब्याङ्किङ लाइनहरू र यस्तै यस्तै कोही व्यक्तिगत सहयोग दिनेहरू पनि हुनुहुन्छ यस्तै यस्तै गरेर हामीले जोडिराखेका छौँ यो सिट उभाएर झगडा गर्ने भने जसरी होइन गाह्रो छ तर पनि हामी एउटा सहजतामा पुगेका छौँ र सहयोग आइराखेका छ व्यापारिक प्रतिष्ठान व्यक्ति लगायतबाट पक्कै महोत्सव भव्य हुनेछ हामी यस विषयमा ढुक्क छौँ के अब हामीले महोत्सव पश्चात मुक्त विवाद रहित हुन्छ यसको संरचनामा उठिरहने सवाल बन्द हुन्छ आशा गर्न सक्छौँ आशा गर्न सकिन्छ हाम्रो प्रयास पनि त्यही हो अब हामीले धेरै पटक यो विषयमा कुराकानी पनि गरिसकेका छौँ धेरै सुन्दै पनि आएका छौँ अब यो विवाद निरन्तर हुन त अब दुनियाँमा कुन चाहिँ कुरो नै त्यस्तो एब्सोल्युट ट्रुथ सर्वमान्य हुन्छ त्यो त छैन नमान्न पाइने सम्भावना त जीवित नै रहने भयो तर त्यसका बावजुद पनि सैद्धान्तिक रूपमा मुक्तको बारेमा अन्यलता अवश्य दिनुपर्छ होला भोलि कुनै अर्को नयाँ आयो भने त्यो तपसिलको कुरा रह्यो नत्र भने अहिलेसम्मको विवादहरू जे जे देखिएका छन् अन्यलता जे जे जे देखिएका छन् एक हिसाबले ती सबै अन्यलताहरूलाई सम्बोधन गर्ने काम चाहिँ यो महोत्सवको बहस सेसनभित्र चाहिँ रहन्छ अन्त्यमा मुक्तक माला सुनिरहनुहुने सम्पूर्ण श्रोताहरूलाई पोखरा आसपासमा रहनुभएका सम्पूर्ण श्रोताहरूलाई देशभरि रहनुभएका सम्पूर्ण श्रोताहरूलाई जो कार्यक्रममा आउन इच्छुक हुनुहुन्छ अनि कार्यक्रममा आफू पनि सहभागी बन्न चाहनुहुन्छ तपाईँको तर्फबाट के कुरा छन् भन्नलाई अब के भन्नु यो एउटा विधागत उन्नयनका निमित्त अहिले नेपाली साहित्यको सर्वप्रिय विधा चोटिलो विधामा पर्छ मुक्त हजुर हजुर यसको यो विधाको उन्नयनका निमित्त यो महोत्सव आयोजना गर्ने जमर्को गरेका हौ धेरै चाहिँ के भन्नु आउनुहोस् यो महोत्सवमा सहभागी हुनुहोस् कुनै न कुनै तरिकाबाट हेरौँ यो अवसर पनि हो पहिलोपटक नेपालमा मुक्त महोत्सव गर्दैछौँ हामी आउनुहोस् अब चौबिस गते पोखरा तेरी फेरिमा रहने साथीहरूलाई पोखरा वरिपरिका साथीहरू हुनुहुन्छ जो जस्तो चौबिसै हामीले टिकटमा मुक्तक वाचन कार्यक्रम राखेका छौँ टिकटमा हुन्छ आउनुहोस् हेर्दैनौँ सहभागी हुनुहोस् बाइस सय तेइस गति कार्यक्रमहरूलाई टिकट लाग्दैन निशुल्क प्रवेश गर्न सक्नुहुन्छ तर चौबिस गतिको वाचन टिकटमा छ यो टिकटमा किन पनि गरिराखेका हौँ भने यो सृजनाको मूल्य हुनुपर्छ स्रष्टालाई पनि सम्मान गर्नुपर्छ भन्ने हिसाबले गरेका छौँ यसमा सहभागी हुनुहोस् र काहीँ न काहीँबाट यो मुक्त महोत्सवलाई सफल पार्न तपाईँको पनि हात रहोस् भन्ने कामना गर्छु पुनः कार्यक्रम सफलताको शुभकामना मेरो तर्फबाट मुक्तक मालाको तर्फबाट आदरणीय प्रिय मुक्तकार सरुवक्तलाई धेरै धेरै बधाई धेरै धेरै शुभकामना राष्ट्रिय मुक्तक पुरस्कार दुई हजार चौहत्तर ले सम्मानित हुनुहुँदै हुनुहुन्छ उहाँलाई र यो समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्राञ्जलजी छोड्छौँ अहिलेलाई धन्यवाद नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नव कुरा नवयुगका कामना नवा लड़ी दिने मुक्तक महोत्सवको तयारी के कस्तो हुँदैछ यस विषयमा छोटो कुराकानी प्राञ्जलजीसँग कार्यक्रम मुक्तक मालामा मेरो रह्यो मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजलाई भने तपाईँहरूले पठाउनुभएका अन्य धेरै धेरै मुक्त करपहरू मसँग छन् अर्को साता बोल्नेछु भन्दै कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्यो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 थोपा आँसुको टाटो हो चिडो हाँसी हाँसी कुल्चिडो हाँसी हाँसी यो छाती तिम्रै बाटो कुल्चिडो हाँसी हाँसी यो छाती तिम्रै बाटो केही होइन